भोलाको मसँग जुधाउने नचिने नि मसँग लिला जाउने कोहुलाको मसँग जुधाउने नचिने नि मसँग लिला जाउने डाँडा पारी बित्यो सधैँमा डाँडा पारीको गाउँमा गोधुली त्यो साँझैमा भुल्न सके नबोल्न सके देखिन फेरि धेरै बेर खोजे नभुल्न सके नबोल्न सके देखिन फेरि तिमीलाई हेरिरहने आँखा तर्दै पाइला सारिरहने धडा पारीको गाईमा बोलेको भए हुने थियो मैले पछुतो लाग्छ मलाई बोले बोलेको भए हुने थियो मैले पछुतो लाग्छ मैं तेरा फर्क रहा अली ताला हो गेरा पर धड़ा पारी को गावी माँ गोधुली जो साझे माँ